लिएको छ अन्य आन्दोलनका कार्यक्रम जारी राख्दै बन्दका कार्यक्रम भने फिर्ता लिएको नेवी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो बन्द फिर्ता गरेर वार्तामा आउन त्रिभुवन विश्वविद्यालयले आग्रह गरेपछि नेवी संघले भोलिका लागि आह्वान गरेको बन्द फिर्ता लिएको हो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको विरोधमा आज नेपाल विद्यार्थी संघले मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीको पुतला दहन समेत गरेको छ नेवी संघले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध जुलुस सहित पुतला दहन गरेको हो नेभी संघ चुना सोभ्यू चुनावको विरोधमा संघले केही दिन यता चरणबद्ध आन्दोलन गर्दै आएको छ विद्यार्थी संगठन बीच फर्जी भर्नाको विवाद बढेपछि त्रिभुवन विश्वविद्यालयले जेठ तेइस गतेका लागि तोकिएको चुनाव स्थगित गरेको थियो सर्वोच्च अदालतले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा नदिनेको कारण पेश गर्न आदेश दिएको छ अधिवक्ता भरतमणि जंगमले एउटै व्यक्ति कार्यपालिका र न्यायपालिका प्रमुख हुनु न्यायको सर्वमान्य सिद्धान्त र शक्ति पृथकीकरण विपरीत भएकाले रेग्मीले राजीनामा दिनु दिनुपर्ने जिकिर गर्दै गत चौध गते रिट दायर गर्नुभएको थियो रिटमाथि सुनवाई गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले राजीनामा नदिनुको कारण पन्ध्र दिनभित्र पेश गर्न विपक्षीको नाममा आदेश भएको सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो रिटमा मन्त्री परिषद अध्यक्ष अखिलराज रेग्मी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइएको छ चैते गते पच्चिस बुधे बाधा अड्काउ फुकाउ अध्यादेश जारी भएपछि प्रधान न्यायाधीश किलराज रेग्मीलाई चुनावी मन्त्री परिषदको अध्यक्ष बनाइएको थियो बाधा अड्काउ फुकाउ र रेग्मी विरुद्ध सर्वोच्चमा यो सहित पाँचवटा रिट विचाराधीन अवस्थामा रहेका छन् निर्वाचन ऐन लगायतका विषयमा दलहरूबीच सहमति नभएपछि राष्ट्रपति डाक्टर रामवरण यादवले आफै सक्रियता देखाउनु भएको छ निर्वाचन ऐनमा विवाद बढ्दै जाँदा सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गरेपछि राष्ट्रपति यादवले सक्रियता देखाउनु भएको हो यस क्रममा राष्ट्रपति यादवले आज काङ्ग्रेस सभापति सुशील कोइरालासँग परामर्श गर्नुभएको छ शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति यादवले निर्वाचन अध्यादेशका विषयमा भएको छलफल र बारे जानकारी लिनुभएको थियो राष्ट्रपति यादवले चाँडो चुनावी ऐनका विषयमा सहमति जुटाउन पनि आग्रह गर्नुभयो उहाँले आन्दोलन र दलहरूलाई पनि सहमतिमा लिएर निर्वाचनको वातावरण बनाउन पनि आग्रह गर्नुभएको स्रोतले बताएको छ कोइरालाले भने निर्वाचन अध्यादेशबारे केही विषयमा सहमति भए पनि केहीमा भने दलहरूबीच सहमति जुट्न नसकेको जानकारी गराउनुभयो चाँडै नै दलहरूबीच चुनावी ऐनका विषयमा सहमति जुट्ने उहाँको दावी छ काङ्ग्रेसले समानुपातिक सिटका लागि थ्रेस होल्ड राख्नुपर्ने फौजदारी अभियोग लागेकाले निर्वाचनमा भाग लिन नपाउने जस्ता विषयमा आफ्नो अडान राख्दै आएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पुरानै ऐनमा टेकेर संविधान सभा निर्वाचन गर्न सरकारसँग माग गर्नु भएको छ आज रिपोर्टर्स क्लबको साक्षात्कारमा अध्यक्ष थापाले चुनावको मुखमा नयाँ शर्त नराख्न अन्य दलका नेताहरूलाई सल्लाह दिनुभयो मुलुकमा रहेको अन्यल हटाउन चुनावमा जानुको विकल्प छैन भन्दै अध्यक्ष थापाले थ्रेसोल्डको नयाँ बखेडा झिकेर केही दलले नै निर्वाचन भाड्न खोजेको आरोप लगाउनुभयो केही प्रमुख दलको सहमतिमा नै निर्वाचन गराउन प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको भन्दै थापाले चुनावी परिषदका अध्यक्ष रेग्मीले राजीनामा दिनु नपर्ने बताउनुभयो दलहरू निर्वाचन गर्न असफल भएकैले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन भएकाले रेग्मीको राजीनामा माग्नुको तोक छैन थापाले भन्नुभयो नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डले रोल्पाली जनतासँग हिंसा गर्दैनौ भनेर माफी नमागेसम्म जनता माओवादीसँग डराइरहने बताउनु भएको छ प्रेस युनियन रोल्पाले लिवाङमा गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले प्रचण्डले रोल्पाली जनतामाझ आएर युद्ध सकिएको घोषणा गर्नुपर्ने बताउनुभयो पौडेलले अब निकास भनेको निर्वाचन मात्र भएकाले मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीको विरोध गर्न भन्दा पनि सबै दल नागरिक समाज चुनावमा लाग्नुपर्नेमा जोड दिनुभयो नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धिको विरोध गर्नुको कुनै तुक नरहेको बताउनु भएको छ नुवाकोटको विदुरमा संचारकर्मीहरूसँग नेता केसीले विरोधका नाममा आयोजनाको काम प्रभावित भए त्यो नुवाकोट र रसुवाको जनताले नसहने प्रश्न पार्नुभयो मुलुक विद्युतको चरम संकटमा रहेका बेला कम लागतमा बन्न लागेको आयोजनाको विरोध गर्नुमा केही स्वार्थ समूहको चलखेल भएको आशंका केसीको छ क्षमता वृद्धि गर्दा आर्थिक अनियमितता भएको भए सम्बन्धित निकायले छानबिन गर्न सक्ने भन्दै उहाँले छानबिनको बाटो खुला राखेर आयोजनाको काम पनि चालु राख्नुपर्नेमा जोड़ दिनुभयो कसैको निहित स्वार्थ पूर्ति गर्नकै लागि आयोजना तुहाउन खोजिए यसले नुवाकोट र रसुवाको मात्र नभई समग्र मुलुककै आर्थिक समृद्धिको आधार खलबलिनेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ दोलखामा आज बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ अरू छत्तिसजना घाइते भएका छन् यसलाई पुनः एकपटक सुन्नुहोस् दैलेखमा आज बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ अरू छत्तिसजना घाइते भएका छन् कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना तिन ख सडचालिस अडतिस नम्बरको यात्रुभाग बस दैलेखको स्यालामा दुर्घटनामा परेको हो मृतक र घाइतेहरूको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ घाइतेलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको सुर्खेतबाट पत्रकार विष्णु शर्माले जनाएका छन् बस एक मिटर तल कर्णाली नदीमा खसेको स्थानीय बासिन्दाले बताएका छन् चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले वातावरण संरक्षणका लागि प्रदूषण न्यूनीकरणमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ विश्व वातावरण दिवसका अवसरमा काठमाडौँमा गरिएको कार्यक्रममा अध्यक्ष रेग्मीले आफ्नो क्षणिक स्वार्थका लागि प्रकृति विनाश गर्न नहुनेमा जोड़ दिनुभयो वातावरण संरक्षणका लागि मानिसको दैनिक जीवनबाटै शुरूआत गर्नुपर्ने अध्यक्ष रेग्मीको भनाइ छ विकास निर्माण गर्दा वातावरणीय प्रभावमा पर्ने असरलाई सबैले ख्याल गर्नुपर्ने रेग्मीले बताउनुभयो उहाँले कुनै एक व्यक्ति र संस्थाले मात्र वातावरण जोगाउन नसक्ने भन्दै सबैको पहल र क्रियाशीलता आवश्यक पर्ने बताउनुभयो कार्यक्रममा विद्यार्थी समाजसेवी नागरिक अगुवा पत्रकार र वातावरण क्षेत्रमा काम गर्ने संघ संस्थालाई सम्मान गरिएको छ कार्यक्रममा एक लाख पचास हजारको वातावरण संरक्षण पुरस्कार वातावरण संरक्षण अभियान नेपाल मैपीलाई प्रदान गरिएको थियो त्यस्तै अकला सामुदायिक वन उपभोक्ता समूह तनहु वातावरण जनसंख्या महिला वातावरण संस्थालाई पुरस्कृत गरिएको थियो पत्रकारितामा भने पत्रकार कृष्ण प्रसाद सिग्देल र एकराज गिरी झापालाई पचास हजार नगदबाट सम्मान गरियो पूर्वाञ्चल राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक गिरीलाई यस वर्षको वातावरण पत्रकारिता राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो आन्दोलनरत कमलरी सङ्घर्ष समिति र सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ललितपुरको एक घरमा कमलहरी बसेकी सिर्जना चौधरी र मेघी चौधरीको हत्यामा सम्मेलनलाई कारवाही गर्ने प्रतिबद्धता नजनाएसम्म सरकारसँग वार्ता नगर्ने सङ्घर्ष समितिले जनाएको छ हिजो सरकारसँगको सरकारसँग भएको वार्ता बिना निष्कर्ष सकिएपछि आज दोस्रो चरणको वार्ता आह्वान गरिएको थियो सरकारसँगको वार्ता जारी रहेका बेला पनि विभिन्न ठाउँमा आन्दोलनरत कमलरीलाई प्रहरीले हस्तक्षेप गरी घाइते बनाएको भन्दै सङ्घर्ष समितिले सरकारसँग वार्ता नगर्ने भएको हो आज मात्रै कञ्चनपुरको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 परिपक्वताको अभाव र विद्यार्थी भर्ना सम्बन्धी विवादले गर्दा निर्वाचन स्थगित भएको आरोप लगाउनुभयो भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अभियुक्त बब्लु दुबेलाई जिल्ला प्रशासन कार्यालय बाराले केवल आठ हजार रुपियाँ धरौटी लिएर रिहा गरेको छ दुबेलाई पक्राउ गर्ने बेलामा ठूलै सफलता हात पारेको भन्दै हल्ला पिटाउने नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले उनलाई आठ हजार रुपियाँ धरौटीमा रिहा गरिएको जानकारी दिनुभयो वीरगंजमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक खनालले नेपालमा कुनै पनि आपराधिक घटनामा डुबेको संलग्नता नदेखिएकाले जिल्ला प्रशासन कार्यालय बाह्रले आठ हजार धरौटी बुझेर रिहा गरेको जानकारी दिनुभयो काठमाडौँको सीतापाइलाबाट पक्राउ गरी वीरगंजमा पत्रकार सम्मेलन गरी दुबेलाई सार्वजनिक गर्दै प्रहरी वरिष्ठ उपरीक्षक खनालले दुबेले नेपाल र भारतको सीमा क्षेत्रमा रहेका उद्योगपति व्यापारी सरकारी कर्मचारी तथा भारतका राज्यसभा सदस्य समेतलाई फोन धम्की दिँदै रकम उठाउँदै आएको बताउनु भएको थियो पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरीक्षक खनालकै सामु दुबेले हालसम्म आफ्नै हातले छवटा हत्या गरेको र आफूले दिएको निर्देशनमा संगठनका सदस्यहरूले तीसवटा हत्या गरेको स्वीकारेका थिए दुर्लभ वन्यजन्तु चितुवाको छाला र हड्डी सहित पक्राउ परेका चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ बिक्रीका लागि झोलामा राखेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैंडाकोट र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले हिजो दिउँसो उनीहरूलाई पक्राउ गरेको थियो पक्राउ पर्नेमा रतनपुर दुईका बहादुर सुगर पाक सोही स्थानका बहादुर आले मगर बहादुर सुनारी मगर र भरतपुर दुई चितवनका गोपाल तामाङ रहेका छन् विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो अभियुक्तको घरको खान तलासी गर्ने क्रममा प्रहरीले चितुवा मार्न प्रयोग गरिएको एक थान भरुवा बन्दुक पनि बरामद गरेको प्रहरीले जनाएको छ जिल्ला कारागार जाजरकोटका बन्दीहरूले आन्दोलन शुरू गरेका छन् बन्दीले पाउनुपर्ने सुविधा नपाएको भन्दै उनीहरूले आन्दोलन शुरू गरेका हुन् लामो समयदेखि आफ्ना मागहरू पूरा नभएको भन्दै बन्दीले कारागारको मूल गेटमा तालाबन्दी गरेका छन् तालाबन्दीका कारण आज दिनभर कारागार तनावग्रस्त भएको जाजरकोटबाट पत्रकार वीरबहादुर गिरीले खबर पठाएका छन् पाल्पाको भुवन पोखरी गाउँ विकास समितिको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् गाविसको रकम हिनामिना भएको र विकास निर्माणका कामहरू पारदर्शी नभएको भन्दै हिजो स्थानीयले तालाबन्दी गरेका हुन् केही राजनीतिक दल र गाउँ विकास समितिका सचिवको मिलेमतोमा रकम हिनामिना गर्ने गरेको र विकास निर्माण लगायतका काम अपारदर्शी गरेका कारण ताला लगाउनु परेको स्थानीय झरविन्द्र पन्थीले बताउनुभयो पछिल्लो समय विभिन्न रोग तथा किराका कारण अलैची बगानमै मासिन थालेपछि त्यसको विकल्पको रूपमा नयाँ बिरुवा विकास प्रविधि सुरु भएको छ नयाँ बिरुवा विकास गर्ने तथा नर्सरीबाट नयाँ बिरुवा भित्र्याउने प्रविधि सुरु भए पनि कृषकलाई पर्याप्त आपूर्ति हुन नसकेको कृषकको भनाइरहेको छ हाल कृषकले अलैचीका बीस लाख बिरुवा माग गरे पनि नेपाल अलैची व्यवसायी संघले पनि करिब एघार लाख बिरुवा मात्रै उपलब्ध गराउन सकेको पाँच थरबाट सरोज शर्माले खबर पठाएका छन् डोटीमा आर्थिक वर्ष दुई हजार अडसठी उनसत्तरीको तुलनामा दुई हजार उनसत्तरी सत्तरीमा झाडा पखालाका बिरामीको संख्यामा कमी आएको एक तथ्याङ्कले देखाएको छ जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार डोटीको छपाली गाउँ विकास समितिमा अघिल्लो वर्षको तुलनामा झाडा पखालाका बिरामीहरूको संख्यामा निकै कमी आएको हो अरू गाउँ विकास समितिमा पनि झाडा पखालाका बिरामीको संख्यामा उल्लेख्य कमी आएको छ डोटी जिल्लालाई सन् दुई हजार पन्ध्रसम्ममा खुल्ला दिशा मुक्त घोषणा गरिसक्ने लक्ष्य राखिएको छ Música अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह र वन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ विभिन्न चारबुधे माग राख्दै सुकुम्बासीहरूले सदरमुकाम मलङ्गुवा पुगेर ज्ञापन पत्र बुझाएका हुन् उनीहरूले राज्यले सुकुम्बासीलाई घाँस बाँस कपास स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामाधीन यादवले सुकुम्बासीहरूको समस्याका बारेमा आफू अनभिज्ञ रहेको बताउँदै जिल्ला वन कार्यालय सागरनाथ वन परियोजना र प्रहरीसँग बुझ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको रेडियो कलकत्ता सर्लाहीबाट सहकर्मी सुरेश बिडारीले खबर पठाएका छन् भूमि अधिकार मञ्च पाल्पाले जिल्ला मालपोत कार्यालयमा धरना सुरु गरेको छ जोत भोग र बसोबास गर्दै आएको जग्गाको प्रमाण पूर्जा उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै मञ्चले आजदेखि जिल्ला मालपत कार्यालय अगाडि धरना सुरु गरेको हो उच्च स्तरीय भूमि सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनु पर्ने विभिन्न गुठीको जग्गालाई रैकर बनाउनु पर्ने लगायतका माग गर्दै मञ्चमा आबद्ध भूमिहीनहरूलाई धरना भूमिहीनहरू धरनामा बसेका हुन् आफ्ना माग पुरा नभएसम्म प्रत्येक दिन बिहान दस बजेदेखि बेलुका पाँच बजेसम्म धरनामा धरना जारी रहने जिल्ला भूमि सुधार मञ्च पाल्पाकी सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनुभएको पाल्पाबाट सहकर्मी केशव घिमिरेले खबर पठाएका छन् पाल्पाकै अर्को खबर अनुसार विश्व वातावरण दिवसको अवसर पारेर तानसेन नगरपालिकालाई प्लास्टिक झोला मुक्त नगरपालिका घोषणा गरिएको छ पर्यटकीय नगरी तानसेनलाई सफा सुगर राख्ने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी तानसेन नगरलाई प्लास्टिकको झोलारहित नगर घोषणा गरिएको हो प्लास्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने फोहोर मैला व्यवस्थापनमा पनि असर पर्ने भएकाले तानसेन नगरलाई प्लास्टिक झोला मुक्त नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ नेपाल पिसिएफ शिक्षक संघर्ष समितिले तेस्रो दिन आज पनि जिल्ला शिक्षा कार्यालय सर्लाहीमा धरना दिएको छ धरनाका कारण शिक्षा कार्यालयका कामकाज प्रभावित बने पटक पटक बुझाएको आठ बुधे मागको सुनवाई नभएकोले दबाव स्वरूप धरना दिएको संघर्ष समिति सर्लाहीका प्रचार प्रसार संयोजक शैलेन्द्र यादवले जानकारी दिनुभयो दोस्रो चरणको कार्यक्रम अन्तर्गत शिक्षकहरूले बिहान दस बजेदेखि चार बजेसम्म धरना दिएका थिए बर्दियाको जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टरको माग गर्दै महिला अधिकार कर्मीहरूले जिल्ला स्वास्थ्य कार्यालयको प्रशासन फाटमा तालाबन्दी गरी धरनामा बसेका छन् बर्दिया जिल्ला अस्पतालमा तीनजना डाक्टरको दरबन्दी भए तापनि एकजना डाक्टर पनि अस्पतालमा नभएपछि दरबन्दी अनुसार डाक्टरको माग गर्दै महिला अधिकार कर्मीहरू आन्दोलित भएका हुन् गर्मी मौसम बढीसँगै जिल्ला अस्पतालमा डाक्टर नहुँदा बिरामीहरू नेपालगंज या भारत जानुपर्ने बाध्यता रहेको बर्दियाबाट दीपक शर्माले खबर पठाएका छन् अछाम जिल्लामा एक हजार तीन सय छब्बिस जनालाई एचआईभी संक्रमण भएको पाइएको छ जिल्ला एड समन्वय समिति अछामले सार्वजनिक गरेको वैशाख महिनासम्मको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थान तथा स्वास्थ्य संस्थामा रगत जाँच गरिएका सन्ताउन्न हजार चार सय छ जना मध्ये एक हजार तीन सय छब्बिस जना एचआईभी संक्रमित रहेको जनाइएको छ जसमा पुरुषभन्दा महिलाको संख्या बढ़िरहेको छ पाँच सय एक्काइस जना पुरूष संक्रमित रहेको अछाममा महिलाको संख्या पनि दुई सय चौरासीले बढ़ी छ जसमा उनासाठी जना बालक र उन्चालिस जना बालिका रहेको अछामबाट पूर्ण बहादुर खड्काले खबर पछाएका छन् नवलपरासीमा कुल तिन सय दुईजना एचआइभी संक्रमितहरू रहेको पाइएको छ जसमध्ये एक सय बयालिसजना महिला र एक सय जना पुरुष रहेको लुम्बिनी प्लसले जनाएको छ ती सोह्र वर्ष मुनिका बाल बालिका सोह्र वर्ष मुनिका बालबालिकाको संख्या अठार रहेको छ एचआइभी संक्रमित मध्ये यातायात मजदुरका श्रीमती आप्रवासी कामदारका श्रीमतीका साथै मानव बेचबिखनमा परेका महिला उच्च जोखिममा रहेको जिल्ला एड समन्वय समितिका सदस्य सञ्जय श्रेष्ठलाई उद्धित गर्दै नवलपरासीबाट पुरुषोत्तम सुवेदीले खबर पठाएका छन् जिल्ला विकास समिति म्याग्दीले अवैज्ञानिक तरिकाले निर्माण गरिएका सड़कमा पहिरो र भोक्सियाका घटना बढ्दै गएपछि वातावरण संरक्षणमा पाँच प्रतिशत बजेट अनिवार्य रूपमा विनियोजन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ यस वर्षको जिल्ला परिषदबाट पारित उक्त प्रावधान चालु आर्थिक वर्षमा जीविस माताहत सञ्चालन हुने आठ कृषि सड़क आयोजनाका बजेट कटौती गरी कार्यान्वयनमा ल्याइएको जिल्ला स्थानीय विकास अधिकारी विष्णु शर्माले जानकारी दिनुभयो उक्त पाँच प्रतिशत रकममा जिल्ला भू संरक्षण र जिल्ला वन कार्यालयको केही हिस्सा बजेट थप गरी सड़कको दायाँ बायाँ वृक्षारोपण र ढल निकासको काम गरिने व्यक्तिबाट सहकर्मी कमल खत्रीले जनाएका छन् काठमाडौँमा नेभी संघका केन्द्रीय सदस्य गणेश सापकोटाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको छ सदस्य सापकोटाले नेतृत्व गैर जिम्मेवार बनेको भन्दै राजीनामाको घोषणा गर्नुभएको हो नेभी संघ अध्यक्ष रञ्जित कर्ण लगायतका माथिल्लो तहका व्यक्ति सोभि निर्वाचन भान्न लागेको आरोप लगाउँदै पार्टी सभापति सुशील कोइराला समक्ष उहाँले राजीनामा बुझाउनु भएको हो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला छोराको बिहेका लागि गरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई Chaudhary photo and video mixing सेन्टरलाई हजुर हामी कहाँ शुभ विवाह व्रतबन्ध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा स्तरीय video shooting offline online digital video mixing editing telefilm film बनाउनु परेमा हामी कहाँ सम्पर्क राख्नुहोस् सम्पर्क Chaudhary photo and video mixing centre खरिन चार पर्सा बजार चौबिस कोटी चोक चितवन एभरेस्ट ब्याङ्कको चित तल प्रोपराइटर चुत्रीराज चौधरी सम्पर्क मोबाइल अन्ठानब्बे चार त्रिपन्न अठार दुई सय छ्यानब्बे अन्ठानब्बे एक सय बाह्र पचासी छ सय पचासी स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपदी टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमेसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change confirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new towers and tours Ratnanagar दुई टाढी हाङकाङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ मनोरञ्जनका लागि सुन्नु हजुर शरीफले आज पदभार ग्रहण गरेका छन् पाकिस्तानी मुस्लिम लीग एन पार्टीका अध्यक्ष नवाज शरीफले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेका हुन् पदभार ग्रहण गर्दै शरीफले मुलुकमा रहेका चुनौतीलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् त्रिसठी वर्षीय शरीफले मुलुकमा रहेको ऊर्जा समस्या अर्थतन्त्रको कमजोरी विद्रोही संगठनहरूको क्रियाकलाप जस्ता समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् उनले मुलुक अब लोकतन्त्रको मार्गमा हिँड्नुको विकल्प नरहेको समेत स्पष्ट पारेका छन् सन् उन्नाइस सय नब्बेमा पहिलो पटक प्रधानमन्त्री बनेका शरीफ सन् उन्नाइस सय उनासय मा सैनिक विद्रोहबाट हटाइएका थिए पाकिस्तानमा भइरहेका राजनीतिक परिवर्तन तथा सैनिक विद्रोहका कारण निर्वाचित सरकारले कार्यकाल पूरा गर्न पाएका थिएनन् राजधानी स्थान बुलमा रहेको एक पार्क पुनर्निर्माणको विषयलाई लिएर टर्कीमा चर्किरहेको आन्दोलनले हिंसात्मक रूप लिएको छ उप प्रधानमन्त्री बुलेन्ट अरिङ्कले सुरक्षा फौज परिचालन गरेर आन्दोलन दबाउनु अनुचित भएको भन्दै माफी मागे पनि आन्दोलन भने मत्थर हुन सकेको छैन प्रहरी दमन पनि जारी रहेको छ गत हप्तादेखि सुरु भएको विरोध प्रदर्शन के विरोध प्रदर्शनमा केहीको मृत्यु भएको छ एक सय भन्दा बढी घाइते भएका छन् सरकारले जनआवाजलाई व्यवस्था गरी मनोमानी रूपमा सहरको प्रमुख स्थानमा रहेको पार्कको स्वरूप बदल्न खोजेको भन्दै प्रदर्शन गरिएको हो यसैबीच सिरियामा दुई वर्षदेखि जारी विद्रोहमा सरकार र विद्रोही दुवै पक्षले रासायनिक हतियार प्रयोग गरिरहेको आशंका बढेको छ धेरैजसो पश्चिमा राष्ट्रहरूको सहयोग पाइरहेका विद्रोही र रसिया लगायतका देशको समर्थन पाएर बसराल पाएको बसर अल असदको सरकारले रासायनिक हतियार प्रयोग गरिरहेको आशंका बढेको हो स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले लामो समय लगाएर तयार पारेको एक प्रतिवेदनमा घटनाको प्रकृति र घाइतेको अवस्थाले त्यहाँको रासायनिक हतियार त्यहाँ रासायनिक हतियारको प्रयोग भइरहेको आशंका बढेको जनाएको छ राष्ट्रिय खबरमा अब एउटा खेल खबर राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आजका खेलहरू स्थगित गरिएको छ वर्षाका कारण रंगशाला हिलामे भएपछि आज हुने भनिएको दुईवटै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ प्रतियोगिताको पूर्व निर्धारित कार्यक्रम अनुसार आज समूह चरणको अन्तिम खेल अन्तर्गत समूह डिका फ्रेन्ड्स र बोइज युनियन तथा जावला खेल र हिमालयन शेर्पा क्लब बीच प्रतिस्पर्धा हुने तय भएको थियो दुवै खेलका विजेता टोली क्वार्टर फाइनलमा पुग्ने भएपछि दुवै खेल महत्वपूर्ण मानिएको छ आज स्थगित भएका खेल भोलि पुनः सञ्चालन हुने एन्फाका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिनुभयो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक प्रधान न्यायाधीश पदबाट राजीनामा नदिनुको कारण पेश गर्न रेग्मीलाई सर्वोच्चको आदेश निर्वाचनको मिति र चुनावी ऐनका विषयमा चाँडो सहमति गर्न दलहरूलाई राष्ट्रपतिको सुझाव माओवादी अध्यक्ष प्रचण्डले रोलपाली जनतासँग माफी माग्नुपर्ने काङ्ग्रेस उपसभापति पौडेलको भनाई वातावरण संरक्षणमा जुट्न मन्त्री परिषदका अध्यक्ष रेग्मीको सबैसँग आग्रह नेपाल विद्यार्थी संघले भोलिका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता आन्दोलनरत कमलहरी संघर्ष समिति र सरकार बीच आज हुने भनिएको वार्ता स्थगित दैलेखमा बस दुर्घटना हुँदा जनाको मृत्यु पाकिस्तानमा नवाज शरीफले गरे तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण मुलुक समक्ष रहेका चुनौती समाधान गर्ने प्रतिबद्धता र गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आजका खेलहरू वर्षाका कारण स्थगित स्थगित खेल भोलि पुनः सञ्चालन हुने हवस् नेपाल नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै दुर्गा र धीरज विदा भयौ नमस्कार एक पटक एकपटक सोध्न सक्थिन मार्छु यसलाई आज ए जेठा बे गर्नु लागेको भाइलाई किन